तपाईँलाई थाहा नै छ कार्यक्रम अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला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 हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ गीता नगरबाट प्रकृति बसेल गीता प्रकृति बसेल प्रकृतिजी हजुर गीता सायदै पहिलो फोन हो कि जस्तो लाग्यो नि के छ प्रकृतिजीको हाल खबर ठिकै छ धेरै पटक नै हो दिदी धेरै पटक नै हो तर मसँग चाहिँ पहिलो पटक हो कि होइन धेरै नै हो र झुटो बोल्नु भएको त होइन नि होइन त्यो पनि हुनसक्छ है ए पक्कै पनि होला अनि प्रकृतिजी हजुर भनेपछि हाम्रो प्रकृतिजीको मैले एकदम चिनिराखेको थर चाहिँ के थियो अरे सुवेदी सुवेदी है ल ठिकै छ बोली त कता कता हो कि जस्तो पनि लागेको थियो तर मैले फ्याट भन्न चाहिँ सकिनँ है अनि के छ नयाँ होला तपाईँको हालखबर सबै छ मेरो पनि ठिक छ कति भयो गीतानगर पुग्नु भएको धेरै त भएको छैन एक हप्ता जति भयो कस्तो छ बसाई ल ठिक छ राम्रोसँग बस्नुहोस् रमाइलोसँग बस्नु सबैलाई खुसी राख्नुहोस् है अनि आज अर्पण समर्पणमा आउनु भएको छ कसलाई कसलाई सम्झिनुहुन्छ हुन्छ प्रकृति आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है त हजुर नमस्ते ल नमस्कार प्रकृतिजी हुनुहुन्थ्यो यति बेला गीता नगरदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आउने तर्खेरमा हुनुहुन्छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ ब्रह्मनगरबाट राधिका शिवाकोटी राधिकाजी हजुर तपाईँको हाल खबर मेरो पनि ठिक छ कता हराउनु भएको थियो यति समयसम्म म अहिले त हराएकै हो हराएकै हो कहाँ हराउनु भएको थियो घरतिरै बिजी थिएँ अब के अरे बुवा बित्नु भएको थियो कि त्यही भएर त्यस्तै त्यस्तै भइरहेको थियो ल ठिकै छ जे होस् हामीलाई निकै नै माया गर्नुहुन्छ राधिकाजीले त्यो चाहिँ थाहा छ समय भनेको आफ्नो अनुकूल मिले गर्ने नमिले सुनेर साथ दिने त हो नि है मेरो पनि एकदम ठिक छ मेरो त जे होस् राम्रै छ अहिलेसम्म तपाईँहरूले माया गरिराख्नु भएको छ एकदम रमाइलो छ अनि आज अर्पण समर्पणमा आउनु भएको छ राधिकाजीले कसलाई सम्झिनुहुन्छ हजुरको लागि कन्ट्रोलमा बस्नुभएको लागि अनि विष्णु दाई कहाँ हुनुहुन्छ अहिले विष्णु दाईको लागि अनि र मलाई राधिका भनेर चिने नचिने सम्पूर्ण र जसले सुनेर बस्नु भएको छ उहाँहरू सबैजनाको लागि हुन्छ कार्यक्रममा अनुभव खुसी लाग्यो राधिकाजी अहिले भने बिदा हुन्छ है हस् नमस्ते दिदी नमस्कार राधिकाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी फेरि लाइनमा हुनुहुन्छ हुनुहुन्छ अरे रेजलले इसारा गरिसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट कमला मोक्तान कमलाजी के गर्दै हुनुहुन्छ रेडियो पनि बजिराखेको छ है अनि आज अर्पण समर्पणमा आउनु भएको छ कहाँसम्म सम्झिन मन लाग्यो अनि मेरो साथीहरू सङ्गीता कल्पना काठमाडौँमा रहने बहिनी बिमला अनि रहने जिन्दा र मेरो छोरी निशाको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है त ल नमस्कार यति बेला तपाईँ अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा र अर्पण समर्पणको आजको श्रृङ्खलामा मैले तपाईँको माझमा निकै नै चर्चित आवाजहरू नेपाली सुगम सङ्गीतको फाटमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छु र यति बेला अर्पण समर्पणको यस श्रृङ्खलामा पहिलो साङ्गीतिक कौशली स्वरूप तपाईँको माझमा राख्न चाहन्छु शिशिर योगीको स्वरमा सुस्किरा एल्बममा समावेश रहेको गीत तपाईँको माझमा यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा राख्न चाहन्छु माया मारे डाँडा पारी निष्ठुरी गई हाँसी पारी डाँडा पारी निष्ठुरी गई हाँसी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी रमाउँदै पराईसँग नौलो नाता गाँसी कमलो चस्की चस्की दुखे पनि चर्किएर कलेजियो चस्की चस्की दुखे पनि काट्ने छैन रात रोई आकाशका तारा गनी चर्किएर कलेजियो चस्की दुखे पनि चर्किएर दियो चस्की दुखे पानी काट्ने छैन रात रोही तारा गनी गानी रोने छैन यहाँ निसासी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी माया मारे डाँडा पारे गई हाँसे रमाउँदै पराईसँग नौलो नाता गाँसे निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ सुशीर योगीको स्वरमा सुस्केरा एल्बममा समावेश रहेको गीत हो र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँकै सम्झनालाई तपाईँकै घर परिवारसम्म पुर्याउँछौँ यदि आफन्तबाट अलिकति टाढा जानु भएको छ घर परिवारबाट अलिकति टाढा हुनुहुन्छ केही भन्न मन लागेको छ भनेदेखि आउनुहोला तपाईँकै लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ र आफ्ना आफन्तलाई सम्झिनुहोस् तपाईँको सम्झनाको साथमा हामी सुमधुर आवाज पनि तपाईँकै माझमा राख्नेछौँ र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट जयराम तामाङ जयरामजी के गर्नुहुन्छ यहाँले यतिकै बसी बसा हो अनि यतिकै बसिरहेको बेलामा रेडियो अर्पण कतिको सुन्नुहुन्छ धेरै भन्दा धेरै सुन्नुहुन्छ तर कार्यक्रममा चाहिँ कहिले काहीँ आउनुहुन्छ है आज बल्ल तल फोन लागेको दिदी बल्ल आज पहिलो पटक हो कस्तो लाग्छ कार्यक्रम एकदम राम्रो ल ठिकै छ माया गर्नुहोला समय रहेछ भने सम्झिँदै गर्नुहोला होइन भने चाहिँ सुनेर चाहिँ सधैँ साथ दिनुहोस् है

ल नमस्कार जयरामजी आउनु भएको थियो यति बेला कोराकदेखि र अर्पण समर्पणको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा तपाईँको सम्झना आफन्तसम्म पुर्याइराखेका छौँ र मिठा मिठा नेपाली सुगम सङ्गीतका सदाबहार गीत सङ्गीत पनि तपाईँको माझमा राखिराखेका छौँ यति बेला कोही साथी फेरि लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सुनिल बिका भन्नुभयो हो हजुर अनि के गर्नुहुन्छ सुनिलजी बसी बस दिदी मात्रै हो हजुर एसएलसी दिएर बसेको बस्नु भएको छ त्यत्रो एसएलसी दिइसक्नुभयो अनि बसी बस भन्न मिल्छ त सिकेर धेरै समय फुर्सद छ यो फुर्सदको समयलाई चाहिँ राम्रोसँग सदुपयोग गर्नु होला केही सिक्नुहोस् है हजुर अनि खाजा भयो कि खानु भएको छैन खाजा खानु भयो दिदी भइसक्नु भयो है ल ठिकै छ खाजा खाइसक्नु भयो भनेपछि अब अर्पण समर्पणको श्रृङ्खलामा आउनु भएको छ पहिलो पटक कसलाई सम्झिन मन लाग्यो विशेष गरी हजुरलाई धन्यवाद अनि कन्ट्रोलको दादालाई र सुनिलिपिका भन्ने चिन्न चिन्ह सम्पूर्णलाई सेन्ट्रल स्कुलको सम्पूर्ण विद्यार्थीलाई र टिचरहरूलाई र विशेष गरी मेरो प्यारी खुसीलाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है हजुर ल नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा आधुनिक गीत सङ्गीतका सदाबहार गीत सङ्गीतहरू प्रस्तुत गरिराखेका छौँ नेपाली सुगम सङ्गीतको फाटमा केही समय अगाडि निकै नै चर्चामा रहेका गीत सङ्गीत तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि हामी अर्को एउटा आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छौँ बसन्त एल्बममा समावेश रहेको गीत हो स्वरूपराज आचार्यको सुमधुर स्वरमा निकै नै चर्चामा रहन सफल भएको गीत हो यति बेला तपाईँको माझमा राख्छु माया अन्तै सारो माया अन्तै सारा सक्छौ मलाई एक्लै पारा बिन्ती संसार सक्छु काँडे तरले बार बिन्दे मनलाई नबार मेरो जानै साइरै हेर बरु नहेरेको भन्दा रिसाइरै हेर बरु को भन्दा जे नै बोल सास आउँछ तिम्रो बोली सुन्दा गर्छौ गाली गा भित्र बदनामै गरा बिंती बाहर न उतारा मेरो जाने रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हाल सादर निमंत्रणा यही दुई हजार सत्तरी जेठ सत्र गतेका दिन हुन गइरहेको श्रीमद तारतम सागर पाठ पारायणमा काठमाडौँ नवतम धामका गादीपति सन्त बाबाजी श्री अमृतराज महाराजजीको प्रमुख आतिथ्य साथै श्रीकृष्ण प्रणामी मन्दिर टिकोलीका महन्त श्री ब्रिजदास महाराजज्यूको उपस्थितिमा श्रीकृष्ण प्रणामी मन्दिर बुडौरीका गादीपति महन्त श्री भरतमणी महाराजज्यू एवं नवतनपुरी धामका श्याम सुन्दर शास्त्रीजी साथै गुरुजन विद्वान विदुषीहरूको उपस्थितिमा सुमधुर संगीतमय प्रवचन एवं पितृ उद्धार गृह परिवारको सुख शान्तिको कामना गर्दै भक्तजन सुन्दर साथको भेटघाट दर्शनको कार्यक्रम भएको हुँदा यहाँको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ कार्यक्रमहरू दुई हजार सत्तरी जेठ सोह्र गते बिहान साढे एघार बजे शोभायात्रा नयाँ रोड पर्साबाट दुई हजार सत्तरी जेठ सत्र गते बिहान नौ बजे पुष्प अर्पण एवं जना मोबिन ब्रह्म मुनिद्वारा पारायण प्रारम्भ दुई हजार सत्तरी जेठ सत्र गते दिउँसो दुई बजेबाट एक सय आठ मेहर सागर पारायण दुई हजार सत्तरी जेठ सत्र गते दिउँसो चार बजे एक सय आठ आरती एवं दुई हजार सत्तरी जेठ सत्र गते बेलुका पाँच बजे तिलक प्रसाद वितरण कर्ता आयोजक श्रीमान लालु गजरेल श्रीमती दण्डकुमारी गजुरेल छोरा कृष्ण कृष्ण प्रसाद गजरेल प्राथी दुर्गा कुमारी गजरेल हजुरआमा एवं समस्त गजरेल परिवार स्थान खैरनी नौ श्यामनगर बुढौली गजरेल निवास मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे चार पचास चौरासी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 अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस सम्झेर सौरा छो घरि घरि जाउँ सधैँ सम्झेर सौरा छो घरि घरि भवन निर्माण व्यवसाय संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसाय संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनु पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसाय संघ पूर्वी चितवन फोन शून्य छप्पन्न पाँच त्रिसठी दुई सय एकहत्तर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 सय पुनश कुनै पनि अफिस बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक पर्ने भर्टिकल भ्यानेसिङ पर्दाहरू पनि पाइन्छ आसिया होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस् स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ डेट चेन्ज रिकन्फर्म क्यान्सलिङ सुविधा अल इन्डिया रेल बस टिकट बुकिङ सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क न्यू मेमोसा टावर्स एन्ड टुर्स रत्नगर दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ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 एकदम सुनुहुन्छ कार्यक्रममा चाहिँ कहिले काहीँ कहिले काहीँ भेट हुन्छ है हजुर अनि आज कार्यक्रममा आउनु भएको छ सम्झिनुहोस् को कसलाई सम्झिनुहुन्छ मेरो साथी रमेश लामालाई अनि अशोक लामालाई हजुर अनि हजुरलाई अनि मलाई सुनिल लामा भनेर हुन्छ सुनिलजी आउनुको खुसी लाग्यो आउँदै गर्नुहोला यसरी नै माया गरिराख्नुहोस् अहिले भने बिदा हुन्छ है त ल नमस्कार सुनिलजी हुनुहुन्थ्यो यति बेला पदमपुरदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भनेदेखि दुईवटाबाट तपाईँको लागि खुल्लै छ आउँदै गर्नुहोला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ वीरेन्द्रनगरबाट सबिन भन्नुभयो अनि के गर्नुहुन्छ सबिनजी बसी बसाइ नै हो है बस्नुको अलावा केही छ कि खासै केही छैन है अनि खाजा खानुभयो कि खानु भएको छैन ल ठिकै छ आज कार्यक्रम मार्फत के को सम्झिनुहुन्छ मेरो साथी डायमन्ड राजकुमार ठाकुर हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है त ल नमस्कार यति बेला अर्पण समर्पणको सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा तपाईँकै सम्झना तपाईँकै आफन्तसम्म हामीले पुर्याइराखेका छौँ तपाईँलाई पनि आउन मन लागेको छ भने आउँदै गर्नुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ करिब करिब तिन बजेसम्म तपाईँको लागि खुल्ला रहनेछ यति बेला अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट रिता लामा के गर्नुहुन्छ रिताजी के पनि गर्दिनँ बस बसाइ नै हो दिदी बसी बसाइ नै हो हजुर अनि अर्पण समर्पण कतिको सुन्नुहुन्छ सर्वप्रथम हजुरलाई अनि मेरो रिता भने तिमी सम्पूर्णलाई दिदी ल कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ कहिले कहाँ सुन्छु दिदी ल ठिक छ आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है नमस्ते नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँको माझमा हामी एउटा सुमधुर आवाजलाई थोरै अगाडि जोड्छौँ त्यस पछाडि फेरि आउँछौँ निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ निशा देसारले आवाज दिनुभएको छ सङ्घार एल्बममा समावेश रहेको गीत तपाईँले सुनिराख्नु भएको छ र अर्पण समर्पणको आजको यो श्रृङ्खलाको हामी लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ अन्तिममा एकजना साथीसँग कुराकानी गर्न सक्छौँ कि जस्तो लागिरहेछ कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कति छिटो बोल्नु भएको त मैले त केही पनि बुझेँ भन्दै थिएँ गइसक्नु भएको छ ठिकै छ अर्पण समर्पणको श्रृङ्खलाको अन्तमा छ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ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 रिजनलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट छुट्टिन्छु तपाईँलाई भेट्नको लागि चार बजे पछाडि रोजाइमा लोक फाकाको बसाइ लिएर आउने नै छु हवस् त नमस्कार के गरी नजानै सुम्पे माया भनी मार्यो हाम्रो बाचा कसम कतै तिमले तोडी दियो तिमले भन्थ्यो म तर बिर्सी गयो तिमले भन्थ्यो म तर बिर्सी गयो हाम्रो बाछा कसम कतै तिमीले तोडिदियो रेडियो अर्पण एक से चार थोप्लो पाँच मेगा हार्ट स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू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 शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक मात्र ठाउँ आरके भाँडा प्लास्टिक एन्ड गिफ्ट हाउस आरके भाँडा प्लास्टिक एन्ड गिफ्ट हाउस रत्नगर बकुल्लहर एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपानी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी कार्यक्रममा भने दाँत न त न त यसको लागि कुनै समाधान छैन कि कसो जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिएर जानेको कुरो तपाईँ तत्कालको तत्काल ओम साइरम डेन्टल एन्ड सेन्टरमा जानुहोस् सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने दमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ ओरल एन्ड डेन्टल सर्जन डाक्टर सन्तोष अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर रत्नगर एक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टर रत्नगर दुई चाँडी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छप्पन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस वेन्द्रनगर फोन शून्य छप्पन्न पाँच बयासी आठ सय एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज देशकै चर्चित नेटवर्कहरूको सहकारीमा सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँ नेपाल बाणी नेटवर्क काठमाडौँ उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ साथमा डब्लु डब्लु डब्लु डट रेडियो अर्प डट कमबाट विश्वभर तपाईँको साथमा हाम्रो प्रयास तपाईँलाई देशदेखि विदेशसम्म एकै ठाउँमा जोड्ने अब तपाईँसँगै हरेक पल रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज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 अर्पण एक से चार थोपलो पांच मेगा हार्ट जेठ तेइस गते हुने भनिएको सोभियम निर्वाचन विद्यार्थी संगठन बीचकै विवादका कारण स्थगित उम्मेद्वारी दर्ताको विषयलाई लिएर पश्चिमाञ्चल क्याम्पसमा विद्यार्थीहरू बीच झडप स्थिति तनावग्रस्त खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुन बाबु ढकाललाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय दसैँका लागि आयात गरिने चिनीमा सरकारले एक प्रतिशत भन्सार दिने भन्सार लिने दल दर्ताको समय आजबाट सकिँदै सोचे अनुरूप दलहरू दर्ता नभएको निर्वाचन आयोगको भनाई चार दलको सहमतिले मात्रै चुनाव हुन नसक्ने एमाले वरिष्ठ नेता नेपालको दावी रुसी सरकारद्वारा सिरियालाई अत्याधुनिक प्रतिरक्षात्मक मिसाइल प्रदान इराकमा गत एक महिनामा मात्रै विस्फोटका घटनामा सात सय व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्र संघको दावी र राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा नेपाल आर्मी र टुसाल युथ क्लब बीचको खेल जारी आजै मनाङ मर्स्याङ्दी र कता भिड्ने ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निशल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिए तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ नमस्कार बाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुमन भट्टराई र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा यही जेठ तेइस गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारी तथा विद्यार्थी संगठनहरूबीच भएको छलफलपछि निर्वाचन स्थगित भएको हो फर्जी विद्यार्थी भर्नाका विषयमा विद्यार्थी संगठनहरूबीच विवाद सर्किएपछि विश्वविद्यालयले चुनाव स्थगित गरेको हो क्याम्पसहरूमा पकड रहँदै आएका विद्यार्थी संगठनहरूले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै अन्य संगठनहरूले विरोध गर्दै आएका थिए फर्जी विद्यार्थी भर्नाका विषयमा सहमति नभएपछि निर्वाचन स्थगित भएको नेभी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो अर्को सूचना जारी नभएसम्म सोभियो निर्वाचन स्थगित गरिएको छ यसैबीच उम्मेद्वारी दर्ताको विषयलाई लिएर कास्कीको लामाचौर स्थित पश्चिमाञ्चल क्याम्पस तनावग्रस्त बनेको छ नेभी संघ र अनिरा सबैले उम्मेद्वारी दर्ता गर्न जानु अघि नै एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि दुवै पक्षबीच झडप भएको हो झडपका क्रममा केही विद्यार्थीहरू घाइते भएका छन् क्रान्तिकारीले ताला खोल्न नमानेपछि झडप सुरु भयो भएको थियो झडपमा कम्तीमा छ जना विद्यार्थी र चारजना प्रहरी घाइते भएका छन् क्याम्पसको प्रशासन कक्षमा तोडफोड भएको छ दुई पक्षबीच झडप भएपछि क्याम्पस प्रशासनले सूचना टाँसेर निर्वाचन प्रक्रिया स्थगित गरेको छ सरकारले खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुन बाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो बैठकले विधि विज्ञान प्रयोगशालाको निर्देशकमा जीवन प्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ सरकारले आगामी दशैंका लागि चिनीको अभाव नहोस् भन्नका लागि तीस हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो दशैंका लागि आयात गरिने चिनीमा सरकारले एक प्रतिशत मात्र भन्सार लिने निर्णय गरेको मन्त्री परिषदको निर्णय लिने गरेको उहाँले जानकारी दिनुभयो बैठकमा संविधान सभाको मिति घोषणा र सबै दलहरूलाई निर्वाचनमा सहभागी गराउनका लागि पहल गर्ने विषयमा छलफल भए पनि कुनै ठोस निर्णय भने नभएको मन्त्री पौडेलले बताउनुभयो निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आजबाट सकिँदैछ अहिलेसम्म आयोगमा पचहत्तरवटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ दर्ताका लागि दिइएको अवधिमा सोचे अनुरूप दल दर्ता नभएको आयोगले बताएको छ आन्दोलनमा रहेका नेकपा माओवादी लगायतका दलहरूले अहिलेसम्म आयोगमा दल दर्ता गराएका छैनन् नेपालमा हाल एक सय दस भन्दा बढी दल भए पनि थोरैले मात्र दर्ता गरेका हुन् साना दलहरूले दस हजार मतदाताको हस्ताक्षर बुझाउनु पर्ने आयोगको शर्तको विरोध गर्दै दल दर्ता गराएका छैनन् भने अन्य केही दलले सरकार विरोधी आन्दोलन गरेको सरकार विरोधी आन्दोलनमा रहेको र चुनाव बहिष्कार गर्ने अभियानमा लागेकाले दल दर्ता नगरेको बताएका छन् यसअघि दुई हजार चौसठी सालमा भएको संविधान सभाको निर्वाचनमा चौहत्तरवटा दल दर्ता भएका थिए भने चौवन्नवटाले संविधान सभा चुनावमा भाग लिएका थिए नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले सबै दलहरूसँग सहमति जुटाएर मात्रै सरकारले निर्वाचनको मिति तोक्नुपर्ने बताउनु भएको छ चार दलको मात्रै सहमतिले निर्वाचन नहुने भएकाले सबैको सहमति लिएर मात्रै मिति तोक्नुपर्ने उहाँको भनाइ छ प्रेस चौतारी कास्कीले आज बिहान पोखरामा गरेको पत्रकार भेटघाटमा नेपालले सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो राष्ट्रिय सहमतिका लागि चुनाव बाहेक अर्को विकल्प नभएको बताउँदै उहाँले निर्वाचन प्रक्रियामा सहभागी हुन सबै दलहरूसँग आग्रह पनि गर्नुभयो सरकार कसैको प्रतिछाया नभई चुनावका लागि सबैलाई जुटाएर लान उहाँको आग्रह छ मुलुकमा प्रतिगमन नहुने तथा कोही फर्केर नआउने भएकाले आतिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ नेता नेपालले मौसम लगायत सबै वातावरण हेरेर मङ्सिर पाँच गतेभित्र चुनाव गर्ने मिति तोक्नुपर्ने बताउनुभयो सरकार सञ्चालनका लागि गठन गरिएको उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्ने भएको छ निर्वाचन ऐनका विवादित विषयमा छलफल गर्नका लागि भन्दै बोलाइएको बैठक यसअघि पनि पटक पटक स्थगित हुँदै आएको थियो साँझ पाँच बजेपछि बस्ने बैठकले ऐनका विवादित विषय र मितिका विषयमा छलफल गर्ने संयोजक झलनाथ खनालले जानकारी दिनुभयो यसअघि काङ्ग्रेस सभापति सुशील कोइराला उपस्थित नभएपछि हिजो र जेठ तेह्र गतेका लागि तय भएको बैठक स्थगित भएको थियो अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँगको भेटमा हिजोसम्म विवादित विषयमा सहमति जुटाइसक्ने प्रतिबद्धता जनाएका दलहरू बैठक बस्न समेत असफल हुँदै आएका छन् दलहरूबीच निर्वाचन ऐनका विषयमा कुरा मिल्न नसक्दा सरकारले संविधान सभा निर्वाचनको मिति घोषणा गर्न सकेको छैन राप्रपा नेपालका अध्यक्ष कमल थापाले निष्पक्ष चुनावका लागि चार दलीय सिन्डिकेट खारेज हुनुपर्ने बताउनु भएको छ काङ्ग्रेस एमाले माओवादी र मधेसवादी मोर्चाको सिन्डिकेट राज्य सत्तामा रहन्जेल निष्पक्ष चुनाव हुन नसक्ने थापाको भनाइ छ रूपन्देहीमा पत्रकारहरूसँग अध्यक्ष थापाले मङ्सिरमा चुनाव हुनेमा आशंका रहेको बताउनुभयो निर्वाचन कानून चार दलको अवरोध तथा चुनावको विरोधमा रहेका दलहरूका कारण मङ्सिरमा निर्वाचन हुनेमा आशंका रहेको थापाले बताउनुभयो थापाले अबको चुनावमा राप्रपा नेपाल राजतन्त्र सहितको प्रजातन्त्र हिन्दू सनातन धर्मको एजेन्डा लिएर चुनावमा जाने समेत जानकारी दिनुभयो नेपाली जनता चार दलको विकल्पको खोजीमा रहेकाले आफ्नो पार्टी चुनावबाट अग्र पंक्तिमा आउने अध्यक्ष थापाको दावी थियो पर्साको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले अपहरणमा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ दुईजना भारतीय नागरिक सहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेमा पर्सा भवानीपुरका विजय पटेल र सोही गाउँ विकास समितिका राजेन्द्र पटेल तथा भारतीय नागरिक रक्सोल बस्ने ओम प्रकाश सहनी र गोपाल पटेल रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक गणेश चन्दले जानकारी दिनुभयो पर्साको रामगढुवा गाउँ विकास समितिबाट भारतीय नम्बर को दुईवटा टाटा सुमो सहित उनीहरूलाई नियन्त्रणमा लिएको निरीक्षक चन्दले बताउनुभयो पर्साको विश्रामपुर आठका अल्परान देवानका छ वर्षे छोरालाई अपहरण गरी फिरौती लिन लागेको अवस्थामा राति उनीहरूलाई पक्राउ गरिएको निरीक्षक चन्दले बताउनुभयो शिक्षकहरूले लिने तालिम कक्षा कोठासम्म प्रभावकारी रूपमा पुग्न नसकेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् शिक्षा पत्रकार समूहमा आयोजित अन्तर्क्रियामा शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक आनन्द पौडेलले नेपालमा प्रयोग भइरहेको तालिमको नमुनाका बारेमा जानकारी दिनुभयो कार्यक्रममा पौडेलले शिक्षकले तालिममा सिकेका कुराहरू लागू गरी शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा शिक्षाविद मनप्रसाद वाग्लीले नेपालमा विदेशी नमुनाको तालिम गराइने कारण प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो उहाँले पाठ्य पुस्तकमा मात्र आधारित नभएर पाठ्यक्रममा आधारित शिक्षा दिन आवश्यक रहेको बताउनुभयो शिक्षक युनियनका कोषाध्यक्ष पदम पाण्डेले शिक्षकलाई पढाउने उचित वातावरण नभएको गुनासो गर्नुभयो संघीय विद्यार्थी युनियन लिम्बुवानले अरूण पूर्वका नौ जिल्लामा गरेको बन्दका कारण कोशी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ बन्दका कारण कोशी पहाडी राजमार्गमा चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् सोबि निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आएका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले आफ्ना माग सुनवाई नगरेका कारण बन्द गरेको जनाएका छन् बन्दले कोशी पहाडी क्षेत्रका धनकुटा भोजपुर तेह्रथुम र सभा जिल्लाको जनजीवन कष्टकर भएको छ भने उद्योग व्यवसाय पनि ठप्प भएका छन् आफ्ना कार्यकर्तामाथि झुट्टा मुद्दा लगाएर फसाएको भन्दै बन्दमा उत्रिएको नेकपा माओवादीका बहत्तर जना कार्यकर्तालाई प्रहरीले रूपन्देहीबाट पक्राउ गरेको छ बन्दकर्ताले भैरवा लुम्बिनी रोडमा लु एक अठहत्तर सोह्र नम्बरको ट्रक तोडफोड गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ सशस्त्र प्रहरी बल तातो पानीले तेह्र लाख भारतीय रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ काठमाडौँबाट खासातर्फ जाँदै गरेको तातो पानी कोदारीका श्याम श्रेष्ठको साथबाट रकम बरामद गरिएको हो नेपाल चीनको सीमा क्षेत्र मितेरी पुल पार गर्दै गरेका श्रेष्ठलाई चेक जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट रकम बरामद गरिएको प्रहरीले जनाएको छ म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी हिमाल आरोहणको क्रममा बेपत्ता भएका तीनजना मध्ये दुईजनाको अवस्था अझै अज्ञात रहेको छ हिमाल आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका उनपचास वर्षका स्पेनिस नागरिक ज्वान जोस जेराको घटनास्थलमा मृत्यु भए पनि उनीसँगै गएका अन्य दुईजनाको अवस्था अझै अज्ञात रहेको हो हिमाल आरोहणको क्रममा गत शुक्रबारदेखि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा स्पेनिस नागरिक जोराको मृत्यु भएको पुष्टि भए पनि हेलिकप्टर ल्यान्ड गर्न अप्ठ्यारो भएकाले उनको सबलाई बाहिर ल्याउन नसकिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला भिडियो खिच्ने काम त सिद्धियो अब मिक्सिङ गर्न भाइलाई पठाएको कतिखेर आउने हो खै ए त आइपुगेस् आइज अनि काम सिद्धियो आउन त आए दाई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 बताए सिरियामा सम्भावित विदेशी हस्तक्षेप रोक्न हिजो नै मिसाइल पठाउने चेतावनी दिएको रुसले मिसाइल पठाएको हो आफूले पठाउने यस तीन शून्य शून्य विमानभेदी मिसाइलले विदेशी हस्तक्षेप रोक्ने रुसले विश्वास व्यक्त गरेको छ इराकको विभिन्न स्थानमा भएको बम विस्फोटमा परि जनाको मृत्यु भएको छ राजधानी बगदाद र मोसुल सहरमा विस्फोटको घटना हुँदा अन्य दसजना भन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन् बगदादमा कार बम विस्फोट भएको बिबिसीले उल्लेख गरेको छ गत अप्रेलमा मात्र विस्फोटका घटनाबाट सात सय व्यक्तिले ज्यान गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ राष्ट्रिय खबरमा अब खेल खबर राजधानीमा जारी गोर्खा कप फुटबलमा अहिले नेपाल आर्मी र टुसाल युथ क्लब भिडिरहेका छन् त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा जारी खेलमा यो समाचार तयार पार्दासम्म आर्मी चार शून्यले अगाडि छ आर्मीका लागि नरेश मेचेले दुई गोल गरेका छन् भने काशीराज कार्की र टेक बुढाथोकीले एक एक गोल गरेका छन् अघिल्लो खेलमा जित हात पारेको आर्मी आजको खेलमा पनि टुसाललाई पराजित गर्दै क्वार्टर फाइनल पुग्ने योजनामा छ भने टुसाल पहिलो जित हात पार्न चाहन्छ प्रतियोगिता अन्तर्गत आजै अपरान्न चार बजेपछि हुने खेलमा मनाङ मर्स्याङदी र सङ्कटा क्लब भिड्नेछन् मनाङ आज पनि खेल जित्दै अन्तिम आठमा प्रवेश गर्ने दाउमा छ आजको खेलमा जित हात पारे सङ्कटा र टुसालको पनि क्वार्टर फाइनलको सम्भावना कायमै रहनेछ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक यही जेठ तेइस गते हुने भनिएको सोभियु निर्वाचन विद्यार्थी संगठनहरू बीचको विवादका कारण स्थगित उम्मेद्वारी दर्ताको विषयलाई लिएर पश्चिमाञ्चल क्याम्पसमा विद्यार्थीहरू बीच झडप स्थिति तनावग्रस्त खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुन बाबु ढकाललाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय दसैँका लागि आयात गरिने चिनीमा सरकारले एक मात्र भन्सार लिने दल दर्ताको समय आजबाट सकिँदै सोचे अनुरूप दल दर्ता नभएको निर्वाचन आयोगको भनाइ बाहेक चार दलको सहमतिले मात्रै चुनाव हुन नसक्ने एमाले वरिष्ठ नेता नेपालको दावी रुसी सरकारद्वारा सिरियालाई अत्याधुनिक प्रतिरक्षात्मक मिसाइल प्रदान इराकमा गत एक महिनामा मात्रै विस्फोटका घटनाबाट सात सय व्यक्तिको मृत्यु भएको राष्ट्र संघको दावी र राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा नेपाल आर्मी र टुसाल युथ क्लब बीचको खेल जारी आजै मनाङ मर्स्याङतिर सङ्कटा भिड्ने हौस् त नेपाल बाणी नेटवर्कको दिउँसो तिन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुमन भट्टराई र धीरज बस्नेत विदा भयौँ नमस्कार यसपालि संविधान त अवश्य लेखिन्छ क्याबरेट संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ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 एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए जेठा बिहे गर्न लागेको भाइलाई किन कुर्ता हिए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता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 सुवर्ण अवसर विभिन्न प्राविधिक विषयमा निशुल्क तालिम रोजगारको सेलबेटास नेपाल र स्विस इन्टरको अपरेसन नेपालको सहयोगमा एस क्रिएटिभ सर्भिस एन्ड सेल्स प्रणाली संस्थाले यही जेठ उन्नाइस गतेदेखि सञ्चालन हुने तिन सय नब्बे घण्टाको निशुल्क तालिम सञ्चालन गर्ने भएकाले इच्छुक सहभागीहरूले यस संस्थामा तुरन्त सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ तालिमको विषय मोबाइल फोन र कम्प्युटर सम्बन्धी सम्पूर्ण तालिम सिट संख्या बिस जना मात्र आवेदनको लागि अन्तिम मिति दुई हजार सत्तरी जेठ पन्ध्र गतेसम्म तालिम हुने स्थान न्युटन प्लाजा खैरहने चार पर्सा चितवन सम्पर्क क्रिएटिभ सर्भिसेस एन्ड सेल्स प्रणाली खैरेनी चार पर्सा चितवन फोन शून्य छपन्न पाँच तिरासी शून्य अन्ठाउन्न मोबाइल अन्ठानब्बे चार पचास चौबिस एक सय एकचालिस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 हरिहर दुग्ध उत्पादक सहकारी संस्थाद्वारा संयुक्त रूपमा सञ्चालित दुग्ध उत्पादन तथा प्रशोधन उपायोजनाबाट कृषकहरूलाई पशुपालनतर्फ प्रोत्साहन तथा व्यावसायिकरण गर्ने उद्देश्यले कृषकहरूका लागि निम्न अनुसार कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराउँदछौँ परियोजनाको सार्वजनिक सुनवाई कृषक तालिम निशुल्क कृत्रिम गर्भधान कार्यक्रम निशुल्क चापकटर मेसिन वितरण कार्यक्रम मिल्क एनालाइजरबाट दुध गुणस्तर मापन कृषक भ्रमण कार्यक्रम राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागिता कार्यक्रम पुनः गुणस्तरीय दुध दही घिउ पनिर खुवा तथा दुग्धजन्य पदार्थको लागि संस्थाको सौराचोक स्थित बिक्री डिपोमा सम्पर्क राख्नुहोला सरसफाई पूर्ण रोमन गीतले भने झै चितवन जिल्लामा त पूर्ण सरसफाई अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाई अभियान भनेको के हो र ल सुन सर्पीको प्रयोग र सरसफाई खाना खानु अघि दिशा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साझी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् विवेकलाई पूर्ण सरसफाई अभियानका मुख्य क्षेत्रहरू के के हुन थाहा छ किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाई ग्रामीण समुदायको पूर्ण सरसफाई सहरी समुदायको पूर्ण सरसफाई यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाई पर्दछन् बुझ्यौ पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाई युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवन र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको संयुक्त अभियान संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर रत्नगरेक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टर रत्नगर दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छप्पन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस बेन्द्रनगर फोन शून्य छप्पन्न पाँच बयासी आठ सय एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस गणतन्त्र दिवस मनाइरहँदा कसैको मुहारमा खुसी देखिँदैन कसले भने कसले भने देखिँदैन भनेर कसै कसैको देखिया छ हुनेवालाहरूको ए हो त छैठौँ गणतन्त्र दिवस मनाइरहँदा अधिकांशको मुहारमा खुसी देखिएको छैन तर भुँडेवालहरूको अनुहारमा खुसी देखेको छ लौ गणतन्त्रको उपहार ठाउँ ठाउँमा नेपाल बन्द रे गणतन्त्र दिवस मनाउने तरिका फरक फरक छ फरक फरक ठाउँ छ कसैले कसरी मनाए कसैले त्यसरी मनाए कसैले यसरी मनाए कोही टुप्लुक्क खाजा खाने बेलामा आएर मनाए कसैले आफ्नै पार्टीको गुणगान गाएर मनाए कसैले राष्ट्रपतिलाई बहिष्कार गरेर मनाए हो त झुटो कहाँ बोल्छु म नागरिक समाज र पेसागत सङ्गठनहरूले राष्ट्रपति सहभागी हुने कार्यक्रमलाई बहिष्कार गरे अब भन्नुहोस् त न त सहमतिको सरकार बनाउँछन् न त संविधान कुकुर लाएर न टोकाइ भएन यी नेताको कान काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको के हो थाहा छ तपाईँलाई संविधान निर्माणको प्रक्रिया गणतन्त्र <laughs> के भयो नयाँ नेपालमा सभासद आए ढुकुटी सकाए चार वर्ष रमाए अब फेरि रमाउने चलखेलमा छन् जनता बिचरा जनता जनताको नाम सुन्दा त हाँस्ने <laughs> मन लाग्यो यी बेकुब जनतालाई नेता भनाउँदाले चकलेटको कागजमा ढुङ्गा बेरेर दिएका छन् त्यो चक्लेट भनेर खान खोज्ने गणतन्त्र पो रहेछ नयाँ नेपालमा जनतालाई देखेर कति हाँस्नु चुनाव संविधान फेरि चुनाव भत्ता संविधान भो छोडिदिनुहोस् यस्तो कुरा आम जनतालाई दुःख बाहेक केही दिन नसकेको तर नेतालाई जताततै लुट र भ्रष्टाचारीहरूलाई बढुवा गराएको गणतन्त्रको सफलता त हामीले गर्नु नै पर्छ किनभने परिवर्तन एउटा ठुलो परिवर्तन हामीले पाएका थियौँ र त्यसको तर जुन अपेक्षा गरिएको थियो त्यति मात्र हुन नसकेको हो र हामी अझ पनि आशावादी हुन सक्नुपर्छ कि संविधान निर्माणको प्रक्रिया अगाडि बढ्नका लागि सहमति र चुनाव के के हुन हुनपर्ने सबै होस् भन्दै छैठौँ गणतन्त्र दिवस मनाइरहँदाखेरि कार्यक्रम हाँस्य व्यङ्ग्यको एउटा नयाँ श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ म कार्यक्रम सञ्चालक नवीन लोकतन्त्र यो गाडा तन्ता सुख पाउने प्रजातन्त्र लोकतन्त्र आयो गाडा बजेट भाषण गर्दा गर्दै मन पर्यो अर्थतन्त्र सुख पाउने

सिमी खानी बजेरोमा हिँडेको मेरो त चप्पल छिनेको बजार भाउ के साह्रो चर्केको खुर्की लाउँदै मेरी बुढी झर्केको जिरा मरिचाइ फल मटी तेल साबुन कान बुच्चै भयो रे किन्देऊ भन्छ सुन तिन पाती मकै बेच्दा एक किलो नुन कसका बाउले झुन्डाइदिएला ఎర్చబూడి ఆవులో ఎర్చబూడి ఆవులో కష్టం మోజాగా నాకు ప్రజాతంత్ర లోకతంత్ర छैन काकाको मजुरी छ खाडीमा भतिजो छ खला गाडीमा बुढीको ड्युटी छ चुलामा भकारो पँधेरो झुलामा कान्छी साली निगुवा बेचे बाटामा म त हजुर बारीको पाटामा झन्डै लड aja ya. Raja Tantra Lokatantra कुच्चेको थाल सहरैमा बस्नेको नि तोरी लाउरे ताल काम खोज्दै घुम्न पर्ने फन फन्ती डेरा भाडा तिर्न पर्ने खन खन्ती छोरा छोरी हाल्न पर्ने बोर्डिङमा के जाति त्यसको टाउको कोचिङमा शुक्रबार पठाउनु रे कोट पाइन्टलाई घरमा खाने सामल छैन ल्याफ्राक ल्याफ्राक टाई ल्याफ्राक ल्याफ्राक टाई हो कि होइन 买啊！ वर्ष संविधान सभा विघटन भएको दिन जेठ चौध गते संविधानको आशामा रातभर निन्द्रा बिगारेको दिन जेठ चौध गते संविधान सभा विघटन गरेको एक वर्ष पुरा भएछ अब चुनाव गर्नु पर्यो सभासद छान्नु पर्यो अनि फेरि संविधान लेख्नु पर्यो मान्छेको अनुहार पढ्न सके पनि पेट पढ्न सकिँदो रहेनछ छोडिदिनुहोस् नेताज्यूको कुरा अब म तपाईँलाई सुनाउँछु वैकल्पिक नयाँ संविधान जसलाई लेख्नु भएको छ नेता होइन हास्य कलाकार राजा राजेन्द्र भुरा भुरी आए गुलेली खेलाए मट्याङ्राको सत्यनाश छ सय एक आए चार वर्ष बिताए तलब भत्ताको नाश कुन बेलामा देश पड्कने हो जनतालाई सधैँ त्रास चार जनाले घुमाउँदा फन फने घुम्ने यी छ सय एकको अब के आस त्यही भएर त अर्को चुनाव गर्न खोज्या राजा राजेन्द्रजी ओ मित्र के हो पारा यो फेसबुक चलाएर बस्ने समय होइन समयले माग्यो अब हिम्मत गरौँ तिमी कुटो बोक म कोदालो चलाउला हिम्मत गरौँ ट्र्याक्टर चलाउला डोजर चलाउला समानताको लागि सगरमाथा पल्टाएर सम्म बनाउला सबै समस्याको समाधान छ ओ मित्र मसँग एक थान चिटिक्क संविधान छ सुन्ने हो स्वतन्त्रताको हक मैले चाहेको बेलामा मन लागेको मान्छेलाई गोली हान्न पाउनुपर्छ गोली लागेर कोही मर्छ भने त्यो मर्ने दोषी हुन्छ यदि गोली लागेन भने छानबिन आयोग गठन गरेर गोलीमाथि कारवाही हुन्छ समानताको हक मेरो खल्ती र एकाउन्टमा जति पैसा छ अर्काकोमा पनि त्यति नै हुनुपर्छ कसैको मेरोभन्दा कम भएमा उसले मेहनत गरेर कमाउनु पर्छ तर कसैको मेरोभन्दा बढी भएमा चोरेर लुटेर अपहरण गरेर फिरौती गरेर मागेर जसरी हुन्छ मेरो बराबर बनाउनु पर्छ सूचनाको हक हरेक घरको सेफ कहाँ छ र सेफको चाबी कहाँ छ त्यसको सूचना पाउनुपर्छ मैले खाएको घुसको मात्रा लुकाउनुपर्छ त्यसलाई गोपनीयताको हकमा राखिनुपर्छ खेलकुद सम्बन्धी हक फुटबल खेल्दा जसले बढी गोल खान्छ उसले जित्न पाउनुपर्छ खेलमा जसले बढी पहेँलो र रातो काड खान्छ उसलाई दोसल्ला उडाएर सम्मान गर्नुपर्छ ठेक्कापट्टा सम्बन्धी हक ठेक्कापट्टामा पारदर्शिता हुनुपर्छ अनियमितता हुनु हुँदैन जसले बढी हतियार देखाउन सक्छ उसले ठेक्का पाउनुपर्छ परिवर्तन सम्बन्धी हक परिवर्तन हाम्रो चाहना हो परिवर्तनलाई रोकिनु हुँदैन परिवर्तनलाई रोकिन दिनु हुँदैन दुई दिनमा सरकार बन्नुपर्छ तिन दिनमा ढल्नुपर्छ हरेक पाँच पाँच दिनमा सरकार पर्छ सबैको पालो विभागीय भन्दा बिना विभागीय मन्त्री धेरै पर्छ कस्तो लाग्यो तपाईँलाई वैकल्पिक नयाँ संविधानको मस्यौदा बचौँ कति कुरी कुरी बसौमा तिम्रो मायाको आसमा चढ्दो छ उमेर ढल्दो छ पैसा कालको सासमा जान्छु भने जाउँ त माया ढङ्गाले तरेर जान्नु भने जान्न भन जान्छु आत्मा जन्नो भने माया कति कुरी कुरी कुरी कुरी म मायाको आसमा आशा देखिरहेका छौँ भने सोध्छौँ हामी के गर्दैछस् जस्तै कसैले पढिरहेको देखिरहेका हुन्छौँ तै पनि सोध्छौँ ओइ के गर्न लाग्यो यदि आफ्नो घरमा खाना खाइसकेका छौँ र अर्को घरमा खाएको छैनन् भने हामी भन्छौँ कति ढिला खाना खान्छौ तर आफ्नो घरमा खाना खाएको छैन अर्काको घरमा खाइसकेका छन् भने हामी भन्छौँ कति छिटो खान्छौ अर्को मान्छे एक्कासी लडेको देख्यौँ भने हामी हाँस्छौँ तर आफू लड्दा अरू हाँस्यो भने रिसाउँछौँ यदि घरमा कसैले हिँड्ने ठाउँमा केही राखेको छ र आफूले नदेखेको कुल्चियो पोख्यो वा पल्टायो भने हामी भन्छौँ बाटैमा राख्नुपर्छ तर आफूले त्यही नै केही राख्यौँ भने अर्कोले पल्टायो भने हामी भन्छौँ आँखा हेरेर हिँड्न सकिन्न हामी अरूलाई उपदेश दिन्छौँ तर आफैले ती कुरा लागू गरेका हुँदैनौँ स्कुल कलेज पढ्दा घन्टी खाली भयो भने खुसी हुन्छौँ कि कसो संविधान बनाउन अरे सारा जनता बिर्सिने सोता पता पाउन अरे जनता भकुन्डो होइन अब पनिने तालाई बत्तालाई कुर्सीलाई अरू सब कुरा छोड तिमीले जनताकै लागि सोच बनाउँछौ आफू चाहिँ सुँगुर बताउँछौ जनता भयो छ छोराछोरी कस्ता छन् भनेर बुढेसकालमा चिनिन्छ अरे साथी कस्ता छन् भनेर समस्यामा चिनिन्छ अरे गर्लफ्रेन्ड कस्ती छिन् भनेर भुक्का लागेको बेलामा चिनिन्छ अरे <laughs> बुढाबुढी बसमा यात्रा गर्दै थिए एउटी केटीसँग आफ्नो बुढो टाँसिएर उभिएको देखेर बुढीलाई जलन भयो अचानक केटी घुमेर उक्त केटालाई या बुढोलाई एक झापडा हान्दै भन्छ लौखा केटीलाई चिमाटेको मजा बसबाट ओर्लेर श्रीमानले आफ्नो बुढीलाई भनेछ मैले उसलाई चिमोटेको होइन बुढी हाँस्दै भन्छ मलाई थाहा छ वास्तवमा मैले चिमोटेको थिएँ तह लगाउने धेरै तरिका हुँदो रहेछ एउटा श्रीमानलाई त लगाउने यो तरिका पनि रहेछ यहाँनिर बुझ्नुभयो भर्खरै फेसबुक खोलेर पेज रिफ्रेस गर्दै थिएँ दाहिने कुनामा पिपुल यु मे नो भन्दै केही नयाँ नारी अनुहार देखियो अनुहार कतै चिने जस्तो लाग्यो त्यो प्रोफाइलमा नाम खोलेर हेरेँ नाम जिना रहेछ फोटोहरू खोलेर हेरेँ चिनेकै अनुहार थियो उहिले गाउँमा हुँदा स्कुल पढ्दा जुन कुमारी जुन कुमारी भनेर सँगै खेल्ने कुद्ने साथी पो रहेछ आज जिना सुन्या थिएँ अरब छिरेकी छेरे विदेश छेरे जुन कुमारी जिना भइसे उसलाई एड गरे फेरि अरू साथीहरूलाई पनि मैले चिनेको छु कि भनेर देखायो लहरै केही नारी अनुहार आए सबै चिनेका मुहार तर नाम भिन्दै टुल्की टिना भैसे भीमकुमारी थी भूमिका भैसे मनमाया मिनु भैसे मिठुले एउटी साह्रै लजालु केटी थिए त्यही भएर होला उसको नाम लज्जावती थियो गाउँमा आजभोलि फेसबुकमा लेजी गर्लको नाममा उसको प्रोफाइल भेटिन्छ फुलमायाले रोजी नाम राखेसे दिलमायाले यो हार्ट नाम फेसबुकमा चलाउँछे केटी मात्र कहाँ हुन् र कुलप्रसादले कुल रिम्स नाम फेरेछ घनश्यामले ब्ल्याक आइते भनेर चिनिने स्यान्डी भनेर चिनिँदो रहेछ गाउँमा माइक लाल भनेर चिनिने मुख्य बाको नाति केटो माइक भएछ सबैभन्दा अचम्मसँगै गुच्चा खेलेको साथी जयकृष्ण आजभोलि आफै ज्याक्सन पो भन्दो रहेछ लेखिसक्या छु तिम्रो नाम दिलको यो फाइलमा जाउन हनीमुन जाउन हनीमुन मनाउन जाऊ इङ्ग्लिस स्टाइलमा जाउन हनीमुन मनाउन जाऊ इङ्ग्लिस स्टाइलमा First sight to my heart oh, I fell in love with you like love at first sight to my heart Guri rakha chon कुरी राख्या छु अकुरी राख्या छु तिमीलाई बानेश्वर हाइटमा आखुरी राख्या छु तिमीलाई बानेश्वर हाइटमा रूममा तिमीलाई बसाउला फाइभ स्टार होटलमा डिनर गराउला छैन गर्मी तिमी जस्तो तिमी जस्तो नै मिसाइलमा लौ चाँडै हनीमुन चाँडै हनीमुन लौ चाँडै हनीमुन मनाइ हालो इङ्ग्लिस स्टाइलमा लौ लौ हनीमुन मनाहु राजा इङ्ग्लिस स्टाइलमा चाँडै हनीमुन मनाओ डार्लिङ इङ्ग्लिस स्टाइलमा लौ लौ हनीमुन मनाहु राजा इङ्ग्लिस स्टाइल डार्लिङ टाइममा पछिल्लो पटक यो इन्टरनेट या सोसियल क्राइम साँच्चै नेताजीहरूको टाउको बाँदरकोमा हालिदिने बाँदरको जिउ नेताको टाउकोमा जोडिदिने नेताको टाउको चाहिँ कुकुरको जिउमा जोड्ने अलिकति यो नमिल्दो कुराहरू त छ कारवाही गर्ने कसले भनौँ भने सरकार नै कानुन कानुनभन्दा बाहिर चलेर सर्वोच्चले बोलाउनु पर्ने स्थितिमा <laughs> सोसियल क्राइमका यस्ता घटनालाई कसले कारवाही गर्ने र पनि यस्तै त नहोस् भन्नुपर्छ तर केही त्यस्ता फोटाहरू जसले फेसबुकमा राखिएको छ सभासदको घाँटीमा जुत्ताको माला देखे अनि त्यहाँ लेखिएको छ थोक्क समयमा नै संविधान दिएको भए आज मेरो यो हालत हुने थिएन अरे सभासदले भनेको कुरा साँच्चै नेताज्यू ध्यान दिनुहोस् है यस्तो दिन चाहिँ नआओस् है तपाईँहरूलाई हामीले खबरदारी गरे हौँ यहाँनिर तिनै फेसबुकहरूमा अचल फोटो अपलोड गर्ने गरिन्छ भ्रष्टाचारलाई किरा परोस् अरे हाम्रा महजोडीहरू पनि त्यो कार्यक्रम उपस्थित हुनुभयो त्यस्ता खाले टी सर्ट लगाएको हामीले देख्न पायौँ भ्रष्टाचारलाई किरा परोस् तर म अलिकति सोच्न बाध्य भएँ यहाँ हातको बुढी औला मर्किन त विदेश जाने नेतालाई झन् किरा परोस् भनेपछि शरीर नै कुहिने भयो भनेर उतै बस्ने व्यवस्था मिलायो भने त्यो पनि सरकारी खर्चमा हामीलाई नै घाटा नेतालाई मोज बरु यस्तो भन्न पाएको भए हुन्थ्यो कि भ्रष्टाचारीको कानमा सुत्लो पसोस् सुत्लो छिरोस् अनि त प्लेन चढेर विदेश जाने योजना मिलाउँदैमा कानमा भएको त्यो तनाव त्यो पीडाले अगेनामा गएर तातो चिम्टा झिकेर कानमा गोपेपछि अनि झिरको काम गर्छ अनि बल्ल संविधान अनि नेपाली जनताको मेन्डेटलाई समेट्थ्यो कि अनि अर्को हेर्नुहोस् अब सिलिन्डर ग्यास हामीलाई अति प्यारो हुन लाग्यो हामी अब सिलिन्डर ग्यासलाई नै ओछिनमा सुताउन थालेका छौँ त्यो पनि सिरानी हालेर लामखुटेल टोक्ने भएको भए झुलै टाँगेर मलाई एउटै मात्र डर लाग्छ आजकल हामीलाई गेटपाले के को लागि राख्ने गर्छौँ घरमा चोर डाँका फटालाई भित्र पस्न नदिनको लागि त्यो पनि घरमा भएको फ्रिज रेफ्रिजरेटर अनि वासिङ मेसिन नचोरियोस् भन्नको लागि अब त्यसको लागि राख्नु पर्दैन घरमा बिजुली आउँदैन फ्रिज र रेफ्रिजरेटर टिभी चोरले चोर्दैनन् बरु सिलिन्डर ग्यास नै चोर्न सक्छन् त्यसैले एउटा गाड राख्नुहोस् घरमा भएको सिलिन्डर ग्यासलाई जोगाउनुहोस् छ सय एक सङ्ख्या मध्ये नब्बे पर्सेन्ट भाँडा नि मन्त्री पाइन मात हिरे मन्त्री पाइन मात हिरे मैले के बिराए मैले के बिराए पासपोर्ट बेचे गाडी किने पासपोर्ट काडी किने मैले के बिराए मैले के बिराए मैले के बिराए केका लागि सभासद भयौ अहिलेसम्म के लछारो पाटो लायौ जनतालाई के दियौ कहाँ कहाँबाट कमिसन लियौ सोयाबिन भट्टी पस्यो हुस्की ब्रान्डी पिजा घिच्याउ साइकल देख्न नपाउनेले पजेरोमा डुल्नु डुल्याउ तिन पुस्तालाई पुग्ने गरी आयस आराममा मजाले भुल्याउ पढेको छैन मैले लेखेको छैन मैले पढेको छैन मैले लेखेको छैन मैले संविधान भैँसी कि गोरु देखेको छैन मैले देखेको छैन मैले भत्त पाएर सिखाए भत्त पाएर सिखाए मैले के बिरा थिएँ गाडी किने मैले के बिराए मैले के बिराए मैले के बिराए आदरणीय श्रोता आजको कार्यक्रमको निर्धारित समय सकिसकेका छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रियाको लागि तपाईँले सुनिरहनु भएको रेडियो स्टेसनमा पत्रचार गर्न सक्नुहुन्छ सँगसँगै तपाईँले हामीलाई डाइरेक्ट इमेल आइडीमा पनि सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि हाम्रो इमेल आइडी रहेको छ नमस्ते अन्डर स्कोर नवीन एट याहो डट कम एनएमएसटी नमस्ते अन्डर स्कोर नवीन एट याहो डट कम यति दिनसम्म कार्यक्रममा सुनिदिनु भयो यहाँहरूप्रति सविशेष आभार प्रकट गर्दै अर्को साता फेरि पनि भेट्ने बाचासहित आजको कार्यक्रमबाट म कार्यक्रम सञ्चालक नवीन दाहाल विदा माग्दछु यहाँको बाटो परेर मैले भेट्दोस् नमस्कार जान्या छु मैले जान्या छु मैले पाटीले खुकुरी दिए काट्न जाने रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल घर तथा कोठा सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम आसिया होम डेकोर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 अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस सम्झेर सौरा छो घरि घरि जाउँ सधैँ सम्झेर सौरा छो घरि घरि जब राति तब बुढी ताती बने जस्तो बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो तत्कालको तत्काल ओम डेन्टल एन्ड रिसर्च सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ ओरल एन्ड डेन्टल सर्जन डाक्टर सन्तोष अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस अर्पण टाइम चेक अर्पण टाइम चेक यस अर्पण सुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड चाँडी चोक चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो